नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले यथास्थितिमा निर्वाचनमा जान नसकिने बताउनु भएको छ हिजो भरतपुरमा प्रेमबहादुर पण्डित तथा डम्बर कुमारी पण्डित स्मृति प्रतिष्ठानको द्वितीय स्मृति सभा तथा स्मृति सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गजुरेलले चार दलीय संयन्त्र र पच्चिस बुद्धेलाई स्वीकार्दै सुनामा नजाने बताउनुभयो चार दलको संयन्त्रले जबरजस्ती निर्वाचन गरी निरङ्कुशता लाद्ने योजना बनाएको उहाँले आरोप लगाउनुभयो निर्वाचनमा सहभागी भएर चार दलको आशीर्वादबाट बनेको रेग्मी सरकारलाई महान बनाउन आफ्नो पार्टीको नैतिकताले नदिने उहाँले बताउनुभयो नेकपा माओवादीले चाहेमा सजिलै निर्वाचन रोक्न सक्ने भन्दै उहाँले आगामी निर्वाचन बितोल्नको लागि हतियार नै उठाउनु नपर्ने बताउनुभयो अहिलेको निर्वाचन गणतन्त्र जनजीविका र राष्ट्रहित विपरीत भएकोले पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेको उहाँको भनाइ थियो नेकपा माओवादीको इच्छा विपरीत गएर कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने गजुरेले ठोकुवा दिनुभयो गजुरले पार्टीको पोखरा बैठकले निर्णय गरे अनुसार नै आन्दोलनको कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनुभयो जनताबाट नयाँ क्रान्ति सुरुवात गरेर जनताकै म्यान्डेट अनुसार नयाँ संविधान बनाउने उहाँले उद्घोष गर्नुभयो साथै उहाँले संविधान जारी गर्नको लागि अर्बौं खर्च गरेर निर्वाचन गर्नु नपर्ने समेत बताउनुभयो कार्यक्रममा कवि चेत कान्त चपागाईलाई सम्मान गरिएको थियो साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै कवि चापागाईलाई सम्मान गरिएको हो कवि चापागाईलाई पन्ध्र हजार पाँच सय पचपन्न नगद पुरस्कारसहित दोस्रोलाले सम्मान गरेको थियो सम्मानित कवि चे चापागाईलाई पुरस्कार बापत प्राप्त नगद मध्ये पाँच हजार रुपियाँ क्यान्सर पीडित बालबालिकाका लागि खर्च गर्ने बताउनुभयो कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एवं साहित्यकार अनिल शर्मा विरही अखिल नेपाल लेखा संघका अध्यक्ष हिरामणी उप्रेती ईश्वरी ओझा नारायण पोखरेल खनाल रेवती मड हरिहर सविता मोदनाथ मरहट्टा लगायतले बोल्नु भएको थियो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामबहादुर पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने क्युएए प्रमाणपत्र यस वर्ष पूर्वी चितवनको शहीद स्मृति बहुमुखी क्याम्पसले प्राप्त गरेको छ सो क्याम्पसलाई आयोगले क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर विकास गर्दै संस्था सञ्चालनको प्रमाण प्रणालीमा आमूल परिवर्तन गरे बापत क्युएए प्रमाणपत्र प्रदान गरेको हो सो क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको दोस्रो उच्च शिक्षा परियोजनाको सहयोगमा क्याम्पसको भौतिक र शैक्षिक गुणस्तर विकासको काम भइरहेको छ परियोजना शुरू भएपछि क्याम्पसले भौतिक र शैक्षिक गुणस्तर विकासमा प्रगति गरेको ठहर गर्दै आयोगले सो सर्टिफिकेट प्रदान गरेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो गत उन्नाइस गते बुधबार काठमाडौँमा आयोजित एक समारोह समारोहको बीच आएका अध्यक्ष गणेशमान गुरुङले क्याम्पसका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र क्याम्पस प्रमुख गोकर्ण मल्ललाई सर्टिफिकेट हस्तान्तरण गर्नुभएको थियो परियोजना अन्तर्गत क्याम्पसमा भएको काम र परिवर्तनको बारेमा अन्तर्राष्ट्रिय विज्ञ आएका प्रतिनिधि मण्डलले अनुगमन तथा मूल्याङ्कन गरेर एक महिना अघि मात्र फर्किएको थियो अनुगमनमा आएको टोलीले अध्ययन प्रतिवेदन बुझाएको एक महिना बित्न नपाउँदै आयोगले सो क्याम्पसलाई क्युएए सर्टिफिकेट प्रदान गरेको हो क्युएए सर्टिफिकेट प्राप्त गरेसँगै सो क्याम्पसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ नेपालकै निजी क्षेत्रको पहिलो बीमा company national life insurance company लिमिटेडको पर्सा शाखाले शाखामा बीमा गराएको एकजना मोटो रोगीलाई अमृत वर्षा बीमा योजना अन्तर्गतको मेडिकल रकम हस्तान्तरण गरेको छ शाखामा हिजो आजुदै कार्यक्रमका बीच दुई वर्षकी बीमा गराएका मोटो रोगी भण्डारा एक निवासी आत्माराम बर्तोलालाई रकम हस्तान्तरण गरिएको हो सो कम्पनीको अमृत वर्षा बीमा योजनामा दुई वर्षअघि बर्तोलाले पाँच लाख बराबरको बीमा गराएका थिए गत दुई गरी भदोमा सनाको मोटु रोग लागेपछि मोटुको भल परिवर्तनमा खर्सिएको दुई लाख त्रिपन्न हजार तीन सय बाहन्न रुपियाँ बराबरको बिल रकम शत प्रतिशतमा नै मेडिकल सुरक्षा बापत चेक मार्फत हस्तान्तरण गरिएको हो रकम प्राप्त गरेपछि बेमित बर्तोलाले नेसनल लाइफ इन्सुरेन्स कम्पनी मानिसको सुख दुःखको साथ भएको र यसले सुरक्षित जीवन जिउन ढुक्क भएको बताउनुभयो रकम हस्तान्तरण कार्यक्रममा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्सका कार्यकारी अध्यक्ष एवं प्रमुख अतिथि वेदप्रसाद आचार्यले नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा अमृत वर्ष बिमा योजना लगायत यसले जारी गरेका अन्य पोलिसी मानव जीवन सुरक्षित पार्न सक्रिय र महत्वपूर्ण रहेकाले बिमा प्रतिको सद्भावना सबैमा फैलाई आफू आफ्नो सन्ततिको जीवन सुरक्षामा ख्याल पुर्याउनु पर्ने बताउनुभयो साथै उहाँले राज्यले पनि यसमा बढी सक्रिय भूमिका निर्वाह गरी सुरक्षित जीवनयापनमा सबैजनालाई सजग गराउनु पर्ने भन्दै रोग व्याधि दुःख कष्ट बिना शोषण आइपर्ने र यसका निराकरणमा विभिन्न आर्थिक मानसिक समस्याले पाकी जीवन थप चिन्तित रहनुपर्ने अवस्थालाई चिर्दै ठूलो रोग लागेपछि त्यसको सही र समयमा नै उपचार ढुक्क भएर गर्नको लागि पनि बिमा गर्नु अपरिहार्य रहेको बताउनुभयो सो समारोहमा कम्पनीका वरिष्ठ अभिकर्ता आनन्द पौडेल विमृत सदस्यहरू महेन्द्र कडेल रमेश लोहनी रेडियो अर्पणका सचिव सूरज पौडेल लगायतले बोल्नु भएको थियो कार्यक्रम कम्पनीका पर्सा प्रमुख दीपक गौतमको अध्यक्षतामा भएको थियो अब पालो रिपोर्टको जिल्ला आयुर्वेद औषधालय रत्नगरमा अहिले उपचारको लागि आउनेहरूको संख्या बढ्दै गएको छ अनि उपचार पद्धतिभन्दा आयुर्वेद पद्धतिबाट उपचार राम्रो हुने भएकाले केन्द्रमा उपचारको लागि आउने गरेका छन् तर बिरामीको चाप अनुसार औषधि पनि कम मात्रामा रहेको छ जसले गर्दा केही समस्या परेको केन्द्रले जनाएको छ एक रिपोर्ट मात्र बिरामी आउने गरेकोमा पछिल्लो समय आयुर्वेदिक पद्धतिको उपचारमा मानिसहरू जसो हाराहारीमा बिरामी आउने गरेका छन् सो केन्द्रमा सामान्यदेखि जटिल रोगका बिरामीहरू पनि उपचारका लागि आउने गरेका छन् सामान्य रुगाखोकीदेखि जटिल प्रकृतिका रोगको उपचार केन्द्रबाट पाउने भएकाले आफू उपचारका लागि आयुर्वेद प्राकृतिक उपचार केन्द्रमा आएको बताउनुहुन्छ पदमपुर घरबै हाल रत्नगर बस्दै आएका प्रदीप दङ्गाल यो आयुर्वेदिक उपचार केन्द्रबाट हाम्रो अब यस जिल्लामा जिल्ला आयुर्वेद यहीँ बकुलर स्थानमा रहेको कारणले गर्दाखेरि यहाँबाट विभिन्न किसिमका सामान्य ज्वरो रुगा खोकीदेखि लिएर ठुल्ठुला रोगहरूको पनि उपचार हुन्छ यहाँ होइन विशेष गरी यहाँ आयुर्वेदिक औषधि केन्द्र छ भनेर थाहा छैन धेरैजनालाई त होइन थाहा भएका आउनेहरूलाई धेरै उपचार भइरहेछ धेरै सेवा सुविधा पनि दिइरहनु भएको छ त्यसले धेरै राम्रो काम भयो केन्द्रमा विशेष गरी पेट दम रुगा खोकी ज्वरो जातका बिरामीहरू आउने गरेका छन् आयुर्वेदिक केन्द्रबाट दिएको सेवा राम्रो भएको र अन्य पद्धति भन्दा राम्रो हुने आशले उपचारका लागि आएको अर्का एक बिरामी बताउँछन् आयुर्वेदिक आउनको कारण चाहिँ अब आयुर्वेदिकमा अलिक राम्रो हुन्छ कि भनेर आइया हो अब चाहिँ खाँदै जाउँ हेर्दै जाउँ होइन अब राम्रै हुन्छ भन्ने छ सेवा पनि पाइएकै छ भन्नु पर्यो यतिको भएपछि यसरी आयुर्वेदिक उपचार पद्धतिमा विश्वास बढ्नुमा पछिल्लो समय एलोपेथिक उपचारमा भएका कमी कमजोरी पनि एउटा प्रमुख कारण रहेको पाइन्छ त्यसो त एलोपेथिक उपचारमा प्रयोग हुने औषधिको तुलनामा आयुर्वेदिक औषधि स्वास्थ्यका लागि कम हानिकारक मानिन्छ बिरामी सामान्य जाँचपछि आवश्यक औषधि लिएर जाने गरेका छन् तर उनीहरूको नियमित हेरचाह गर्नका लागि सयको व्यवस्था भने छैन यस केन्द्रबाट निशुल्क रूपमा औषधि वितरण हुँदै आएको छ बिरामीको संख्या दैनिक जसो बढ्ने क्रममा छ तर औषधि भने सीमित मात्रामा आउनाले समस्या पर्न गएको देखिन्छ बिरामीको चाप अनुसार प्राप्त औषधि नभए पनि औषधिको अभावलाई भागमा परिणत गरेर काम गर्नु परेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त पण्डित बताउनुहुन्छ अहिले यतिखेर आएर आयुर्वेदमा चाहिँ बिरामीहरूको संख्या बढ्दछ दैनिक रूपमा चाहिँ असीजना नब्बेजना चाहिँ मात्रामा औषधिहरूको अभाव चाहिँ रहन्छ नै जस्तै अब हामी कहाँ एभाइलेबल जति पनि औषधि हुनुपर्ने हो त्यो औषधिहरू चाहिँ एभाइलेबल छैन किनकि अब अहिले बढ्दो बिरामी सङ्ख्या र माथिबाट आउने औषधिहरूको चाहिँ कम सङ्ख्याको कारणले गर्दा औषधिको अभाव चाहिँ रहेको छ र अभाव भनेर अब धेरै नै अब हुँदै नभएको चाहिँ होइन त्यो अभावलाई भावमा परिणत गरेर गर्न कामहरू गर्नु परिरहेको छ र बिरामीहरू चाहिँ दिनानुदिन चाहिँ यस औषध यस जिल्ला स्वास्थ्य केन्द्रमा चाहिँ बढिरहेको यो रेकर्ड अनुसार नै हामीले भनिरहेका छौँ अन्य उपचार पद्धति भन्दा आयुर्वेदिक पद्धतिबाट उपचार गरेर मानव स्वास्थ्यलाई पनि राम्रो हुने उपचार गर्न आएकाहरूको भनाइरहेको छ त्यसैले केन्द्रमा बिरामीहरूको चाप बढ्दै गएको अनुपात अनुसार सेवा र औषधि प्राप्त मात्रामा हुनु आवश्यक देखिन्छ रिपोर्टपछि बाँकी समाचार Nepal junior red cross circle Himalayan आवासीय माध्यमिक विद्यालयले क्यान्सर पीडित र मृगोला पीडित एक एकजनालाई आर्थिक सहयोग गरेको छ रत्नगर एघार निवासी सालघारी घर भएका क्यान्सर पीडित चुडाबहादुर खड्का र पञ्चकन्या विद्या मन्दिरमा कक्षा तीनमा अध्ययनरत मृगोला पीडित अदिति पौडेललाई सहयोग गरेको हो दुवै पीडितहरूलाई प्रत्येक व्यक्ति दुई दुई हजार सहयोग गरेको हिमालयन आवासीय माविले जनाएको छ चितवनको फेसलिङमा कार दुर्घटना हुँदा घाइते भएका मकवानपुरका सन्तोष लामाको उपचारको क्रममा मृत्यु भएको छ मुगलिनबाट काठमाडौँ जाँदै गरेको ना दुई ख आठ चार दुई नौ नम्बरको ट्रकले काठमाडौँबाट आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कारलाई ठक्कर दिँदा चालक लामासहित एमाले नेता किरण गुरूङ कास्कीका बोस गुरूङ र रमा गुरूङ घाइते भएका थिए उपचारको क्रममा कारका चालक लामाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा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 W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार